के कारण भएको त्यो पहिला पाँचवटा संस्थामा थियौँ त्यस त्यहाँबाट निकालेर आफैले भन्नु जताततै किस्ता भन्दा एक ठाउँबाट र एकतिर किस्तातिर पनि कुखुरा पाल्दाखेरि यसरी सहज हुन जान्छ जताततै टेन्सन भन्दा भनेर हुन्छ भनेर उहाँ आफूले जो लिएर आउनुको ल्याएर उरेर तिरेको पनि हो त्यसपछि कुखुरा पालो घाटा हुने त्यहाँबाट किस्ता तिर्दा कुखुराको त्यहाँबाट फेरि खोजेर बुझाउँदा त्यस्तै गर्दै अहिले कति छ उति नै छ कि त्यही सोह्र सत्र छ यो घर जमिन कति छ तपाईँहरूको कति रोपनी भन्ने त थाहा यो बेचेर पुग्छ तपाईँहरू पुग्दैन पुग्दैन सरले कति वर्षदेखि पढाउनु आउनु भएको थियो तपाईँको श्रीमानले एघार वर्ष भयो पढाउनु लाग्यो खर्जुङ पढाउनु लाग्यो नौ वर्ष भयो पैसा आउँथ्यो कतिको तलब हुन्थ्यो दस हजार थियो दस हजार अनि कुन लघुवित्तको मान्छे स्कुलमै माग्न गएछन् पैसा घोडाकोट सूर्यदयबाट हो के नामको प्रकाश राणा हो उहाँलाई पनि किस्ता यताबाट उता गरेर पनि बुझाइरहेको थियौँ त्यस बेलामा कुखुरा राख्न अहिले यो पछिल्लो कोरोनामा दुई सय कुखुरा चल्ला राखेको नेउरे मुसो पसेर हामी बुढाबुढीलाई पनि कोरोना लायो त्यति बेला उठ्नै सकेन साने चल्ला छँदै न्याउरे आएर खाइदियो राखौँला राखौँला भन्दै भन्दै राख्न सकेन यताउता भयो भने किस्ता तिर्दाखेरि त्यस्तै भइरहेको थियो त्यस बुझाइरहेको थियौँ अहिले भएन कुखुरा पनि भएन अलिक समस्या भयो चल्नलाई भन्दाखेरि उहाँले अरू जस्तो ब्याङ्क होइन आमलाई किस्ता चाहिन्छ भनेर करेन्ट आउँछ भन्नु त्यहाँबाट फेरि यहीँ आउनु एक गते बिहान आएर उडेर अरू दिदी बहिनी पनि हुनुहुन्थ्यो कहिले यता बाहिरतिर दुगुर्नी कहिले गोठातिर दुगुर्ने कहिले यहीँ बहनी सबै सुन्ने पनि हुनुहुन्छ अरू दिदी बहिनी पनि त्यहाँ गोठामा भैँसी थियो त भैँसी पनि बेचिदिन्छु भर्खरै भन्ने गर्नु त्यहाँखेरि यसलाई लाख पर्छ कि कति पर्छ यो भैँसी बेचेर असुली गर्नु पर्यो भन्नु हजुर लोइनो थियो किनेर ल्याएको थियौँ मैले भने यो बाबुलाई दुध खान्छ भनेर किनेको को आउने हो किन्न मैले घर ल्याउँछु अन्त मैले बेचिदिन्छु मैले बोलाउँछु भनेर एकदमसित छाती पिट्नुको उहाँले त्यस्तै उहाँले भनेरी नै भयो नि कहिले मर्छु भन्नु न त सोध्दै थियौँ केही गर्नु पर्ला भन्ने पनि सोध्थ्यो नानी केटा साना थिए र उहाँले अघि र पछि गर्ने मलाई पनि यहाँ एकदमसित तनाव दिन म यत्नै बसेको थिएँ बसी थिएँ यत्नै कुर्सीमा बसेर हजार पाँच सयको बेचबिख चिकन छैन अझ ठुली हुन्छस् भनेर भन्नु मलाई कस्तो नराम्रो नराम्रोलाई गर्दा गर्दै यस्तै भयो आज यस्तो भन्नु भन्छ के सोचेँ फेरि म कति रु यत्ने बसेर अरू दिदी बहिनी पनि यहीँ हुनुहुन्थ्यो रुवाएँ अरू दिदी बहिनीले पनि के पनि भन्नु होइन त्यहाँबाट मैले भने को आउने रहेछ भैँसी फुकाउन यही घाराले हान्छु भन्दा मैले फुकाउँछु मैले फुकाएर बेच्छु भनेर एकदम छाती पिट्नु उहाँले त्यस्तरी आज घटना हुने रहेछ र मनलाई भन्ने ए जथाभाइ गर्ने ए बाटा हुँदी राउन्ड लाउने गोठाउँदै राउन्ड लाउने घर हुँदै राउन्ड लाउने मयुम भन्ने गर्न उहाँले त्यसपछि त्यसले उहाँले त्यति गरिसकेपछि मेरो शरीर एकदम घबराएर जस्तो भयो त्यहाँबाट कहाँ गरौँ मरौँ के गरौँ भन्ने भयो म त्यति बसेर रोइरहेँ एकछिनपछि स्कुलमा रहेछ उहाँ मलाई त थाहा भएन स्कुलमा जानु भन्ने पछि घटना गइसकेपछि मैले मोबाइल पनि चेक गरेर हेरेको थिएँ भाली दुई बजेर कति मिनट जाँदाखेरि फोन गर्नु हो त्यो फोन उठे उठेन अर्कोचोटि फेरि उठाउनु हो उठाएर के कुरा भयो त्यो थाहा हुने कुरा भएन त्यसपछि स्कुलमा एकछिन पछि पुग्नु अरे नानीलाई पढाउँदै हुनुहुन्थ्यो अरे पढाएपछि देख्दा बित्तिकै स्कुल पछाडि लिएर जानु अरे नानीको बाबाले त्यहाँबाट नानी पनि पछि पछि गएछ पछि पछि जाँदा अरू सर आएर कसलाई लिनुहुन्छ नानी तिमी जाऊ अहिले आउँछु भन्नुहुन्छ त्यहाँबाट के कुरा भयो थाहा भएन साँझ चार बजे यस्तै पाँच बजेको बिचमा आउन आएर उडेर उहाँ सर यत्नै कुर्सी लिएर बस्नु थियो आउँदा बित्तिकै यत्नै कुखामा उहाँ सानो भानी ठुलो भानी इज्जतको सवाल हो मैले दिन भने थिएन अघि पछि स्टाफ हुन्छन् इज्जतको सवाल हुन्छ तपाईँ जस्तो मान्छे देखेको थिएन तपाईँले यही यो गर्ने भनेर भन्नु यति उमेर मैले सोचेँ फोनमा त नभएर होला अघि पछि स्टाफ हुने त्यहीँ भएर होला भने स्कुल जानु होला भनेर मैले त सोध्दै सोचिनँ उहाँ स्कुल पुग्नु रहेछ पछि घटना भइसकेपछि स्कुलमा पनि फोन गरेर सोधेको हामी कलास कलासमा थियौँ होला हामीले देखेनौँ भन्नु सर म्याडमले नानीलाई फेरि कुरा गर्दा गर्दै सर म्याडमसित कुरा गर्दा गर्दै नानीले होइन मम्मी उहीँ स्कुलमै पुग्नको हामीलाई पढाउनु लाग्नु थियो पढाएर भ्याएर कम्प्युटर कला सिक्न हिँड भनेर जान तयारी थियौँ र सर उहीँ पुग्नु भयो स्कुल पछाडि बाबाले लिएर जानुको भनेर यो सानी नानीले भनी त्यस्तो गर्नु त्यसपछि त्यसको एक गते त्यस्तो भयो तनाव दिनु पाँच गते बिहान त्यसै दिनबाट म ठिक थिएन उहाँको मैले सोचेँ अब तनाव फोनमा दिँदाखेरि टेन्सन भयो होला मलाई टेन्सन भयो भनेर सोचेँ उहाँले अब म सोच गर्नुको रहेछ भित्र म पनि यसो भित्र भएर बाहिर आउने बाहिर छँदा भित्र जाने गर्नु एकदम कालो मोडा मैले सोचेँ टेन्सन टेन्सनले होला भने गर्दाखेरि त्यस्तो भयो छोराछोरी साना बाबु सानो छ जे पनि गर्ने होला सोचिरहन्छु सोच्नै सक्दिनँ पनि बाबुलाई छोरा सानो हो त्यही मरे पनि कति साह्रो बेला भन्नुहुन्छ अहिले यति पीडा भयो यति पीडा भयो मेरो श्रीमान हुनुहुन्थ्यो भने मलाई आज यस्तो हुन्थेन होला दुनियाँको एक्लो भाइ बासेनी एक्लो भाइ बासेनी सुख छैन बाँच्ने मन थिएन जोगी बन्न मन थिएन जोगी बन्न छोरी तिमीले देखि त्यो सर आएको लोकवित्तको सर के भन्नुहुन्थ्यो अनि बाबाले मलाई कला कम्प्युटर कला सिक्न भन्दै त अनि उहाँ उठ्न लाउनु चाहिँ बाबा अनि उहाँ आउनु अनि बाबाले पछाडि लिएर अनि के भयो थाहा भएन म पनि पछाडि गयो अनि जा नानी तल अरू मेरा मुडले कला सिक्छ भनेर आएको तिमी कति वर्ष कि भयो म सात वर्षको के नाम हो तिम्रो वन्दना सुनार कति कक्षामा पढ्दैछौ ए त्यसपछि तिमीलाई थाहा भएन अहिले पनि सताइराख्या आउनु सबै आइरहनुहुन्छ र म मिटिङमा त्यति गएकी छैन फोन गर्नुहुन्छ किस्ता त चाहियो तिर्न परो भन्नुहुन्छ गरे छैन सर भन्नुको मैले कसैलाई पनि मैले देखेन त्यसपछि उहाँ सूर्योदयको सहरलित घटना हुन् भयो घटना भइसकेपछि यहाँ गाउँको दाईहरूले पनि भन्नुहुन्थ्यो के को बारे यस्तो घटना भयो भनेर घटना हुन दिन सहज आउन मैले यही कुरा उहाँलाई बताएँ गाउँको दाईहरूलाई पनि त्यसपछि यो रूपले ठु यो गर्नाले ठुलो रूपले ह त्यसै छोड्नुहुन्न हामीले वार पार गराएर छोड्छौँ भन्नु कुनैमा तपाईँहरूलाई यस्तै जुटाउने सोच धेरै थियो तर गर्न सक्छ तपाईँले तत्काल खबर गरेको भए हुन्थ्यो तपाईँले त न्याय खोज्नु पर्थ्यो नि पर्थ्यो भरि थियो मैले गर्छु पनि भनेको थिएँ गर्न मैले सकिनँ लघुवित्तको ऋणबाट आजित भएका महिलाहरूले हामीलाई बाटै छेकेर यस अमर अर्वात थोकको ओह्रालोमा झर्दै गर्दा हामीलाई रोकेर आफ्ना पीडाहरू सुनाउनु भएको थियो हामीलाई यस वडा नम्बर पाँचका वडा अध्यक्ष लीलाबहादुर बलालले पनि हामीसँग लघुवित्तले गरेको जथाभावी ऋण प्रभावबाट परेको असरका बारेमा कुराकानी गर्नुभएको थियो र दिदी बहिनीहरूको गुनासो थियो कि अब हामी त्यसबाट मुक्त हुन खोज्दाखेरि पनि नदिने पहिला छ महिनाका लागि भन्दै उहाँहरूले चाहिँ समूहमा राख्ने राखिसकेपछि अहिले बसाइसराई गर्छौँ हामी यसबाट मुक्त हुन्छौँ हाम्रो पैसा फिर्ता गर भन्दा पनि चौध वर्ष कुर्नु पर्छ भनेर चाहिँ अडान लिनु भएको छ यो कस्तो नीति हो यो लघुवित्तको चौध वर्षसम्म कोही कुर्न सक्छ हामी ती दिदीबहिनीहरूको गुनासो र वडा अध्यक्षहरूको गुनासो यसमा जोड्न चाहन्छौँ मेरो नाम लीलाबहादुर बल्ल गाउँपालिका वडा नम्बर पाँचको वडा लघुवित्तले जुन जथाभावी ऋण दिँदाखेरि यहाँका दिदीबहिनीहरूलाई कस्तो असर परेको छ वास्तवमा कस्तो लघुवित्तमा प्राय महिलाहरूको सहभागिता बढी छ ऋण लिन्छन् र अलिकन यो सर्कुलेसन भनौँ न महिलाहरू चल्न नजानेर पनि त्यसमा केही फरक त पाइएको छ अथवा ऋण ल्याइदिने अनि बढी खर्च गर्ने यो पनि छ अब लि ऋण लिइसकेपछि लघु वित्तीय त्यसै छोडेर उनीहरूलाई तिर्नै पऱ्यो तिर्नुपर्दा अब सबैलाई बाधा परिरहेको छ लघुवृत्तिको कारण अब धेरै ऋण ल्याएर यहाँ घरवासी नै जान तयार भएका मान्छेहरू पनि यहाँ धेरै छन् वासै छोडिसकेका केही छन् छोडेको त छैन तर अब चाहिँ लघुवृत्तिको ऋण सबै असुल गर्ने लघुवृत्तिले पनि लगभग अब घर घर चाहिँ बुझाएर जानुपर्ने अवस्थाका दुई तिन घर परिवार देखिसकेको छ जुन तलको टिचर एउटा स्वाभिमानको साथ बाँचिरहेका टिचर त्यही ऋणकै कारण माग्दाखेरि अपमानजनक शब्द बोलेपछि झुन्डिएर मऱ्यो भन्ने कुरा आएको छ के पाउनु भएको छ होइन यस्तो छ अब ऋण लिने मान्छेले पनि अलिकति विचार त गर्नु पऱ्यो नि होइन ऋण उहाँको अहिले पछि उहाँ त्यसरी आत्महत्या गरिसकेपछि बाहिर बुझ्दाखेरि उहाँको ऋण अलिकन धेरै छ ऋण ऋणको भोल्युम अलिक धेरै छ भन्ने बुझिया छ यसो मोटामोटी बुझ्दा पनि लगभग पन्ध्र बिस लाखै छ भन्ने जस्तो बुझिन्छ अब उहाँले उहाँलाई त अब टाइम आएपछि सबैले माग्ने भए माग्दाखेरि उहाँको तिर्न सक्ने क्षमता भएन त्यो अब त्यो ऋण ल्याएर के गर्नु हो भन्ने कुरा त डिटेली हामीलाई त्यही थाहा त छैन तर उहाँको ऋण धेरै छ एउटामा मात्रै नभएर दुई तिन चारवटा लघु वित्तीयमा ऋण छ अब यसरी उहाँले ऋण किन लिनुभयो त्यो थाहा त भएन तर ऋण लघुवित्तको अत्यधिक नै छ कारण पनि बाहिर बुझ्दाखेरि ऋणको भारले नै गर्दा भएको भन्ने बुझिन्छ लघुवित्तीय अलि छाडा पनि छ के अरे पहिला सुरुमा महिलाहरूलाई अलिकन प्रलम्बन दिने अनि पछि उहाँहरूलाई त्यसमा समावेश गरिसकेपछि तपाईँको अलिकन त्यहाँ फसाइसकेपछि त्यहाँ उहाँले उहाँहरू त्यहाँ समावेश भइसकेपछि अलिक त्यही त महिलाहरूले ऋण बढी लिने अलिक बढी खर्च गर्ने त्यसले गर्दा घरबार बिग्री कारण त्यसरी देखिया छ अब ऋण दिने लिने चलन त पुरानै हो जुन प्रयोजनका लागि एउटा वित्तीय संस्थाहरूले चाहिँ जथाभावी जस्तो अनुत्पादक क्षेत्रमा अनुगमन नगर्ने होइन यो त एउटा व्यतिथि भएन र एकदम एकदम त्यो छ त्यो लघु लघुवित्तले जति पनि ऋण लगानी गर्दाखेरि उसले अब मैले यसलाई ऋण लगानी गरिसकेपछि यसले तिर्न सक्छ कि सक्दैन यसको सम्पत्ति कति छ यसको आय कति छ हामीले ऋण लिइसकेपछि त त्यसलाई तिर्न अब किस्ता किस्ता तिर्न पर्दा पनि त आफ्नो आय अनुसार हुन्छ नि होइन त्यो कुराको अनुगमन अनुगमन गर्ने त्यसको मूल्याङ्कन गरे जस्तो बुझिँदैन उनीहरूले ऋण लगानी पा गर्न पाए भयो अनि पछि दुई चार किस्ता बुझाए बुझाइसकेपछि अलिकति ढिलो हुन थाल्यो भने अनि प्रेसर बढिदिने त्यसरी चाहिँ छटपटिरहेको अवस्था छ दिदीबहिनीको अवस्था पनि त्यही हो अब त्यही भन्दै फकाउँदै अब उसमा स्वास्थ्यमा राख्नुभएको छ अनि हामीलाई पैसा मेरो नाम शोभा हामी यो तिर्लोकमा हो अहिले यो सूर्योदय गौडाकोटमा कहाँ छ त्रिलोक भने कहाँ छ त्रिलोक खर्जुङमा थियो पहिला अहिले चाहिँ सूर्योदय सूर्योदय भनेको छ अनि हामी अस्ति पनि कुरा राखेका कुरा राख्दाखेरि के भन्नु भने तपाईँहरू पाँच वर्ष मानिस किन मिल्दै मिल्दैन चौध वर्ष त तपाईँहरू कुर्नै पर्छ भनेर भन्नुभयो तपाईँको समूहमा कति हजार जम्मा गरेको बाह्र पन्ध्र हजार छ बाह्र पन्ध्र हजार चौध वर्ष कुर्नु पर्यो तपाईँ नौ साल भएको मान्छेको पनि चौध वर्ष कुद्ने कोही त अब एक दुईचोटि खेल्नु के अरे पैसा उठाउनु भयो त्यसपछि छोडिदिनु भयो चौधै वर्ष भने चौधै वर्ष सुरुमा छ महिना मात्र भन्नुभयो कहिले लेख्यो तपाईँसम्म आबद्ध भएको हामी अहिले अब यही दसैँमा भदौमा तिन वर्ष पुग्छ तिन वर्षसम्म पैसा चौध पन्ध्र हजार जम्मा भएको छ तर फिर्ता भएर तपाईँ बसाइसारी गर्छु भन्दै पनि पाउनु भएको हामीले बरु ब्याज लिन्नौँ हामीलाई यो पैसा जति छ ल्याउनुहोस् भन्दा पनि दिनुहुन्न चौध वर्ष त कुर्नै पर्छ भनेर भन्नु तत्वले बनेको खै कस्तो मान्छेको शरीर यो कुन दिन मर्छ थाहा छैन मरेर जन्मिने हो कि होइन यस्तो मान्छेको चोलामा मनलाई राखौ धर्ममा शरीर त एक दिन मर्नु छ ढुङ्गा माटोमा मिल्नु छ शरीर त एक दिन मर्नु छ ढुङ्गा माटोमा मिल्नु छ आत्मा त उडेर जन्छा, जान्छ पाप्लो भएरै रहन्छ उडेर जाने यो आत्मा पुगिन्छ कुन्नी कुन ठाउँमा शरीर त खै जान्छ खरानी पो जान्छ धर्म गरे स्वर्गमा पाप गरे नर्कमा धर्म गरे स्वर्गमा पाप गरे नर अब हामी त्यस सूर्योदय लघुवित्त वित्तीय संस्थाका कर्मचारी प्रकाश राणासँग टेलिफोनमा कुराकानी गर्न गइरहेका छौँ प्रकाश राणाजी होइन र हजुर हजुर प्रकाश सर म प्रेम सुनार बोले ओजेलका खबर कार्यक्रममा रेडियोबाट गुल्मी दरबार वडा नम्बर छ अमर अवराथोकमा जुन एउटा घटना घटिया थियो नि यहाँलाई जानकारी छ नि यो रविलाल सुनार तपाईँको रेडी त्यही त तपाईँ आएर माग्न जानुभएछ त्यसपछि ती मान्छेले आत्महत्या गर्नुभएछ खास के के भएको सर यस्तो सर हाम्रो त त्यतिखेर चौबिस गतिको कार्यक्रम थियो होइन अब चाहिँ हामी पच्चिस चौबिस गतेपछि छब्बिस गते छब्बिस गतेपछि उन्तिस गते उन्तिस गतेपछि हामी एक गते गएको हजुर एक गते गइसकेपछि पैसा नदिया हो होइन अनि उहाँले चाहिँ छोड्नु <laughs>